খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा महोत्तरी पाँचथर र मोरङमा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ महोत्तरीका छुट्टा छुट्टै स्थानमा सोमबार हिजो भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको हो प्रहरीका अनुसार खेतबाट माटो बोकेर हलखोरीतर्फ जाँदै गरेको जयक्त पैँतिस उनानब्बे नम्बरको ट्र्याक्टर गाउँ नजिक पल्टदा चोइ गाविसको वडा नम्बर पाँचका बाह्र वर्ष राम यादवको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ट्र्याक्टरमा चढेका सोह्र वर्षीय सुनिल यादव र तेह्र वर्षका नवीन यादव गम्भीर घाइते छन् दुवैलाई उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ त्यस्तै जलेश्वर जनकपुर सडक खण्डमा पर्ने पिपरा दुईमा फर्निचर बोकेर आउँदै गरेको जयक्त सैँतिस अठासी नम्बरको ट्र्याक्टरबाट खसेर सहोडवा आठका पैँतिस वर्षीय श्यामजस कापरको मृत्यु भएको प्रहरीले जनाएको छ झापाबाट पाँच थरको हाङ्गुमतर्फ गइरहेको मे एक ज पाँच नौ पाँच नम्बरको ट्याक्सी ओर्लने ओलने तिनमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेमा हाङ्गुम चारका केवल कुरुङवाङ र पूर्ण कुरुङवाङ रहेका छन् रौतहडको झुनखुनुवा चोकमा हिजो बसको ठक्करले एक मोटरसाइकल चालकको मृत्यु भएको छ पछाडि बसेका अर्का गम्भीर घाइते भएका छन् सर्लाइको मलङ्गवाबाट गौर जाँदै गरेको ना तिन ख एक्काइस बिस नम्बरको कृष्ण कन्या ट्राभल्स बसले डिएल चार एस बिजे छ छ दुई नौ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा देवाई आठ करुनिया टोलका पैँतालिस वर्ष शेष अबुलैसको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ अब सम्पूर्ण